the रत्नगर महोत्सवमा केराको परिकार मम खाएपछि मिठो लागेको अनुभव सुनाउँदै हुनुहुन्थ्यो मंगलपुरकी अप्सरा दुवाडी साँच्चै नै दर्शकको भिड केराको विभिन्न परिकारको स्टलमा तानिएको छ चितवनका किसानले राखेको स्टलमा केराको मम चिप्स बुङ्गोको असार केराको कोसाको असार लगायत परिकार बिक्री भइरहेको छ केराको परिकार खानेहरूको भिड निकै नै देख्न सकिन्छ महोत्सवी स्थलमा केराको परिकार खाने ग्राहकको भीड़ बढेपछि कुपन लागू गरिएको छ पाकेको केरा मात्र खाने चलन रहेकोमा पाकेको केरा खान नहुने रोगीलाई पनि काँचो केराले फाइदा गर्दछ आफूले अरू मम पहिले पनि खाएको र केराको मम भने पहिलो पटक सुनेकाले टेस्ट गर्नको लागि खाएको र मिठो लागेको भन्नुहुन्छ रत्नगर महोत्सव अवलोकनका लागि भण्डाराबाट आउनुभएका राजकुमार भण्डारी टेस्ट गर्न केराको कस्तो हुन्छ भनेर महोत्सवमा दैनिक तीस हजार बराबरको केराको परिकारको कारोबार भएको छ महोत्सवको पहिलो दिन करिब पन्ध्र हजार रुपियाँ बराबरको बिक्री भएको थियो केराको परिकार मध्ये मम नै बढी बिक्री भएको बताउनुहुन्छ सितोन केरा व्यवसायी समितिका सदस्य शिव प्रसाद अमगाई अहिले हाम्रो यहाँ सबभन्दा धेरै चाहिँ केराको मम मागिरहेको हल्का हल्का त्यसमा अलिकति साठी पर्सेन्ट केराको मम गाख्छन् चालिस पर्सेन्ट चिज र अचार काँचो केरा समेत परिकार बनाएर सजिलै बेच्न सकिने भएपछि उनीहरू निकै उत्साहित देखिन्छन् केराको चिप्स केराको मम प्रति प्लेट पचास रुपियाँमा बिक्री गरिएको छ महोत्सव माघ पाँच गतेसम्म चल्ने र अबका बाँकी दिनहरूमा अझ बढी कारोबार हुने केरा व्यवसायको विश्वास छ केराको परिकार खानेहरूको लर्को वर्षै पछि बढ्दै गएको देख्न सकिन्छ सबैभन्दा बढी केराको खेती हुने चितवनमा व्यावसायिक रूपमा बहुपरिकार उत्पादन तथा बिक्रीका लागि उत्पादक तथा व्यवसायलाई प्रशिक्षण दिने कार्यक्रमलाई अझै बढी व्यापकता दिनुपर्दछ